yeah. साधु होस् उनको भागमा मूल्यवान धातु होस् मेरो जस्तै दिल होस् सबको भलो चिताउने मेरो जस्तै सबैलाई सुख शान्ति मिलोस् म कहिलेको सातो होस् उनको भाडोमा मूल्य धातु होस् मेरो जस्तै दिनुहोस् सबको भलो चिताउने दिने स्टोरीलाई सुख शान्ति मिलोस् धोका दिने स्टोरीलाई सुख शान्ति मिलोस् इष्टहरूलाई सुख शान्ति मिलोस् धोका दिने इष्टहरूलाई सुख शान्ति मिलोस हो हो हो हो आटेको होस् ढाटेको लोको शत्रु झोको मेरो जस्तै दिल हो सबको भलो चिताउने मेरो जस्तै दिल होस् मेरो कथा भनिदिनेलाई फुलको माला नैलाई सुनको धोका दिने निष्ठु सुख शान्ति ठाटेको लोको शत्रु सामु कहिल्यै सिर नझोकोस् मेरो जस्तै दिल होस् सबको भलो चिताउने दिने स्टोरीलाई सुख शान्ति धोका दिने स्टोरीलाई सुख शान्ति मिलो चिताउने मेरो जस्तै दिल होस् मेरो कथा भन्दिनेलाई फुलको माला सुनिदिनेलाई सुनको धोका दिने स्टोरीलाई सुख शान्ति मेरो निरोगी बन तिमीले नभानु मेरो जस्तै दिल सबको भलो चिताउने सुख शान्ति मिलो धोका दिने निष्ठुरीलाई सुख शान्ति मिलो सुख शान्ति साथ मिलोस् मेरो जस्तै दिल होस् सबको भलो चिताउने मेरो जस्तै दिल होस् मेरो कथा नैलाई फुलको माला नैलाई सुनको धोका दिने स्टोर सुख शान्ति मिलोस् मैलाई नै घात मिलोस् उनी हाँसदा संसारकै साथ मिलोस् मेरो जस्तै दिल होस् सबको भलो चिताउने मेरो जस्तै दिल शान्ति धोका दिने स्टोरीलाई सुख शान्ति मिलो